नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा डब्लूडब्लूडब्लू dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अरियाल संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरूले नेपालको राष्ट्रिय हितमा हुने गरी भारतसँग सम्झौता गर्न प्रधानमन्त्री सुशील कोइरालालाई सुझाव दिएका छनृ प्रधानमन्त्रीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सर्वदलीय बैठकले मुलुकको हितमा हुने गरी सम्झौता गर्न सुझाव दिएको हो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई विवादरहित बनाउन प्रधानमन्त्री कोइरालाले सर्वदलीय बैठक बोलाउनु भएको हो बैठकमा आइतबारबाट शुरू हुने भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सफल पार्ने विषयमा छलफल भएको छ सत्र वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउन सबै दलले सहयोग गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएको हो प्रधानमन्त्रीले यसअघि नै सत्तारूढ़ दलहरूसँग पटक पटक मोदी भ्रमणका बारेमा छलफल गरिसक्नु भएको छ एकीकृत नेकपा माओवादीले भारतसँग ऊर्जा व्यापार सम्झौता पीटीए गर्न सहमति जनाएको छ अध्यक्ष पुष्पकमल दाहालको निवास लाजेमपाटमा आज बिहान बसेको स्थायी समितिको बैठकले ऊर्जा व्यापार सम्झौता गर्न सहमति जनाएको छ बैठकले भारतसँग ऊर्जा व्यापार सम्झौता गरी लगानीको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ एकीकृत माओवादीले जलविद्युत आयोजनालाई अलग गरेर विद्युत व्यापार सम्झौता मात्रै गर्दा फरक नपर्ने निष्कर्ष निकालेको हो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा लगानी भित्र्याउने विषयमा जोड़ दिन पनि यही माओवादीले सुझाव दिएको छ व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ अबको केही बेरमै बस्ने आजको बैठकमा विनियोजन गरिएको बजेटमाथि छलफल हुने भएको छ मन्त्रालयगत छलफल आजदेखि शुरू हुँदैछ यसअघि नौ गतिदेखि नै बजेटमाथिको छलफल शुरू गर्ने संसद सचिवालयको तयारी भए पनि योजना आयोगले रातो किताब भाग दुई छपाईमा ढिलाइ गरेका कारण छलफल पनि ढिला गरी शुरू हुन लागेको छ आजको बैठकमा मन्त्रालयगत रूपमा छुट्याइएको बजेटमाथि सभासदहरूले आ आफ्नो धारणा राख्ने बुझिएको छ चौधौं समरपा छिरम्पोको आज रानीवन गुम्बामा अन्त्येष्टि गरिँदैछ उनापचास अघि बौद्ध धर्मका बारेमा प्रवचन दिँदा दिँदै हृदयघात भई जर्मनीमा निधन भएका छिम्पोरेको शब अस्ति भुटानबाट काठमाडौँ ल्याइएको हो अनुयायीहरूले अहिले छिम्पोछेको पार्थिव शरीरको अन्तिम दर्शन गरिरहेका छन् अनुयायीहरूले दर्शन गरिसकेपछि महायानी परम्परा अनुसार रिम्पुछेको अन्त्येष्टि गरिने भएको छ भारतको महाराष्ट्र स्थित पुणे जिल्लाको एक आदिवासी गाउँमा हिजो गएको पहिरोमा परि मृत्यु हुनेको संख्या एक्काइस पुगेको छ करिब दुई सय जना फसेको आशंका गरिएको पहिरोबाट दसजनाको मात्रै सकुशल उद्धार गरिएको उद्धार दलका सदस्यले बताएका छन् मौसममा आएको खराबीका कारण उद्धार कार्यमा कठिनाई भएको अधिकारीहरूले जनाएका छन् पहिरोमा पैंतिसदेखि चालिस घर बगेको अनुमान गरिएको छ घटना पुणे जिल्लाको सदरमुकामदेखि एक सय किलोमिटर टाढा पर्ने आम्बी गाउँ पञ्चायतको मालिर गाउँमा भएको भारतीय संचार माध्यमले जनाएका छन् अविरल वर्षाका कारण एक पहाड़मा पहिरो गएको थियो घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक विज्ञप्ति मार्फत दुःख व्यक्त गर्नुभएको छ भने गृहमन्त्री राजनाथ सिंह आज घटनास्थल जानुहुने भएको छ र इङ्ल्याण्ड विरूद्धको तेस्रो टेस्ट बराबरी गर्न भारतले संघर्ष गरेको छ चार सय पैंतालिस रनको लक्ष्य पछ्याएको भारतले चौथो दिनको खेल सकिँदा चार विकेट गुमाउँदै एक सय बाह्र रन जोडेको छ भारत अझै तीन सय तेत्तीस रनले पछाडि रहेको छ भारतले आज दिनभरि आउट नभई खेलेमा बराबरी हुनेछ भने इङ्ल्याण्डलाई जित्नका लागि भारतका जना ब्याट्सम्यानलाई आउट गर्नुपर्नेछ भारतका अजिङ्का रेहने र रोहित शर्मा क्रिजमा छन् रहेनेले अठार तथा शर्माले छ रन बनाएका छन् इङ्ल्याण्डले पहिलो पारीमा पाँच सय उनासत्तरी तथा दोस्रो पारीमा दुई सय पाँच रन बनाएको थियो भारतले पहिला पारीमा तीन सय तीस रन बनाएको थियो अन्तिम दिनको खेल आज दिउँसो पाउने चार बजेदेखि शुरू हुनेछ हवस् त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line चोक Narayangarh phone zero five six five seven नमस्कार अफलाइन चोइसमा यहाँलाई स्वागत छ तपाईँ अफलाइन चोइस रेडियो अर्पण एक सय चार थप्लो पाँच सँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com login गरेर एकै साथ सुन्न सक्नुहुन्छ तपाईँलाई मनपर्ने कुनै पनि हिन्दी नेपाली फिल्म पप आधुनिक लोकगीत सुन्न चाहनुहुन्छ भने शून्य छेपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छेपन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा डायल गर्नुहोस् अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङ रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर